नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहाजसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता हमाल अब खबर विस्तारमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीका कारण पहिलो संविधान सभा संविधान बन्न नसकेको दोहोऱ्याउँदै मुलुकमा कुशासनको स्रोत माओवादी भएको आरोप लगाउनु भएको छ एक सय चौबिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा झापाको वृद्धामोडमा भएको कार्यक्रममा खनालले एकीकृत नेकपा माओवादीकै शासनकालमा नागरिकले कुशासन बाहेक केही नपाएको टिप्पणी गर्नुभएको छ हामीले अरू दलको शासन पनि हेर्यो खनालले भन्नुभयो तर एकीकृत नेकपा माओवादीको शासनमा नागरिकले आहत बाहेक केही पाएका थिएनन् उन्नाइस वर्ष अघि एमाले रहेको अल्पमत सरकारले सामाजिक सुरक्षा भत्ताको वितरण गरेर नागरिकलाई राहत दिएको उल्लेख गर्दै उहाँले अबको चुनावमा नागरिकले एमालेको कामलाई भुल्न नहुने बताउनुभयो नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकीकृत नेकपा माओवादी चुनावमा जान नचाहेको आरोप लगाउनु भएको छ एक सय चौबिसौं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित समारोहलाई सरलाईको लालबन्दीमा सम्बोधन गर्दै उहाँले एकीकृत माओवादी मुखले चुनावको कुरा गरे पनि व्यवहारमा चुनाव विरोधी प्रविधि देखाएको दावी पनि गर्नुभएको छ विगतमा जनतालाई दिएको झुटो आश्वासन संघीयताप्रतिको गलत नीति तथा पार्टी चिरा परेको कारण चुनावमा हार्ने डरले माओवादी जनतामा जान डराएको महासचिव पोखरेलको भनाइ छ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताउनु भएको छ यद्यपि निर्वाचन आयोगमा दल दर्ता भने गर्ने उहाँले प्रश्न पार्नु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा फोरम अध्यक्ष यादवले भन्नुभयो चार दलका महापण्डितले मङ्सिरमा निर्वाचन गर्छौं भनेर जनतालाई ढाँट्दैछन् यथास्थितिमा चुनाव हुँदैन चुनाव भए पनि त्यसले संविधान बनाउन सक्दैन राजनीतिक द्वन्द्वलाई यथावत राखेर गरिने निर्वाचनले विकास दिन सक्दैन आफूहरू चुनाव को विरोधी नभएको भन्दै उहाँले संकट समाधान गर्ने र द्वन्द समाधान गर्ने गरी निर्वाचन गर्नुपर्ने सुझाव दिनुभएको छ भारतको तर्फबाट आएको भनिएको भाषाको आधारमा नेपालमा संहिता हुन नसक्ने भन्दै फोरम अध्यक्ष यादवले भाषा जाति लगायतका कुनै एक आधारमा हुने संहिता टिकाण नहुने स्पष्ट पार्नु भएको छ माओवादी अध्यक्ष प्रचण्डले भाषाको आधारमा संहिता बनाउन भारतले सुझाव दिएको भनी दिएको अभिव्यक्ति संहिता समाप्त पारे षड्यन्त्र भएको उहाँले दावी गर्नुभएको छ कार्यक्रममा नेकपा माओवादी अधिकार सचिव देव गुरुङले राष्ट्रपतिले जारी गरेको पच्चिस बुधे आदेशका आधारमा शुरू भएको दल दर्ता प्रक्रियामा भाग नलिने बताउनु भएको छ स्थितिमा पेलेर निर्वाचन गर्न खोजे आफ्नो पार्टीको स्पष्ट नीति भएको र त्यसमा अघि बढ्न बढ्ने भन्दै जनविद्रोह गर्ने संकेत गर्नुभयो बुटोल भैरवा सडक खण्ड अन्तर्गत रूपन्देहीको मतलियामा माइक्रो बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ बुटोलबाट भैरवा जाँदै गरेको लु एक पाँच नौ आठ एक नम्बरको माइक्रो बसको ठप्परबाट रूपन्दे गङ्गोलिया एकका पन्ध्र वर्षीय भीमबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ भारतको जम्मू काश्मीर केन्द्र बिन्दु बनाएर आज दिउँसो भूकम्प गएको छ पाँच दशमलव सात रेक्टर स्केलको भूकम्पको धक्का नयाँ दिल्ली लगायतका क्षेत्रमा पनि महसुस गरिएको बीबीसीले जनाएको छ त्यहाँको मौसम विभागका अनुसार भूकम्प दिउँसो बाह्र बजेर सत्ताइस मिनटमा गएको थियो मानवीय क्षति भने अहिले भएको जानकारी नआएको प्रहरीले जनाएको छ र आइसिसी लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासँग खेल्दैछ खेल नेपाली समयअनुसार बेलुका सभा सात बजे बर्मुडाको सेन्ट डेभिड डेभिड्स क्रिकेट क्लबको मैदानमा हुनेछ लगातार दुई खेल हारेसँगै नेपालको डिभिजन दुईमा पुग्ने यात्रा कठिन बनेको छ शीर्ष दुईमा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई आज र यसपछिका सबै खेल जित्नुपर्ने दबाव छ तर त्यसपछि पनि युगाण्डा इटली र अमेरिकाको खेलमा भर पर्नुपर्नेछ यसैबीच नेपाल भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुने भएको छ भारतको चर्चित फुटबल क्लब मोहन बगान र दुई सालको शहीद स्मारक एक division league champion three star club बीच प्रतिस्पर्धा हुने हुनेछ प्रतियोगिता दशरथ रङ्गशालामा साँझ पाँच बजेदेखि सुरु हुनेछ वैशाख चौबिस छब्बिस र अठाइस गति काठमाडौँमा सञ्चालन हुने एफएफसी प्रेसिडेन्ट्स कपको छनौट चरणको खेलमा नेपालको तर्फबाट सहभागिता जन थ्री स्टार क्लबको तयारीका लागि यो मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो समाचार कक्षीबाट म सुजिता हमाल बिदा भएँ नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस मनोरञ्जनका लागि सुन्नु हजुर हार्दिक शुभकामना यस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाजमा कार्यरत हाम्री सहकर्मी सम्झना श्रेष्ठ रत्नगर दुई टाँडी निवासी एसके श्रेष्ठसँग आज वैवाहिक जीवनमा बाँधिन लाग्नु भएको शुभ अवसरमा सुख दाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ कार्यकारी अध्यक्ष वेद आचार्य तथा सम्पूर्ण सहकर्मी एवं रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाज परिवार मलाई गहना चाहिन्छ चाहिन्छ होइन भने पल्टन फर्किन पाइँदैन नि होइन भन्ने बित्तिकै कहाँबाट ल्याउने गहना तपाईँ हुन्छ मात्र भन्नुहोस् न म तपाईँलाई जय श्री राम ज्वेलर्समा लगिहाल्छु नि ए त्यसो भए छिटो गर फेरि बेलुका रोधी जानु पर्छ नि तपाईँ पनि हजुर हामी कहाँ दक्ष कालीगरद्वारा आधुनिक कलात्मक एवं गुणस्तरयुक्त सुनसादीका गरगहना तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नापतोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग पुराना गरगहना साटिने सम्पर्क जय श्री राम ज्वेलर चाँदी पसल रनपा high school road Chitwan proprietor Om Prakash mobile अन्ठानब्बे चार पचास त्रिचालिस चार सय अन्ठानब्बे होइन गुरु तपाईँ टाढी चोक आएपछि गाडी झ्याप्प रोक्नुहुन्छ किन हो म किनमेल गरेर आउँछु गाडी कुरेर बसै कान्छ ओहो गुरु केटाकेटीलाई स्कुलको जुत्ता हजुरलाई पार्टी सुज अनि यो लेडिज ब्याग चाहिँ कसलाई हो यो ब्याग चाहिँ तेरी भाउजूलाई कान्छ यी रेडिमेड सर्ट पनि छ लगा त हिरो जस्तो देखिन्छस् होइन यी सम्पूर्ण सामान एकै ठाउँबाट कहाँबाट ल्याउनु